स्वागत छ तपाईँ सबैलाई जो यति बेला चितवनको एकमात्र सेल्फ अपरेटिङ सिस्टमद्वारा सञ्चालित FM great FM great combination one six point four megahertz सुनिरहनु भएको छ र यो हो तपाईँहरूको आफ्नै हृदयस्पर्शी रेडियो कार्यक्रम बल्झिरहने विगत तपाईँ यो कार्यक्रम हरेक हप्ता हप्ताको शनिबार राति सभा नौ बजे बिबिसी लन्डनको नेपाली सेवापछि सुन्न सक्नुहुन्छ हामी यो कार्यक्रममा तपाईँकै जिन्दगीका भोगाई तपाईँकै विगत जुन विगत तपाईँको मनभित्र गुम्सिएर रहेका छन् त्यही विगतलाई प्रस्तुत गर्ने जमर्को गर्दछौँ तपाईँहरूसँग पनि छन् यस्तो विगत जुन विगतले तपाईँलाई घरिघरि सताइरहन्छ जति भुल्न खोजे पनि बल्झिरहन्छ भन्ने अनि कसलाई सुनाऊ कसलाई पकाउँ भइरहेको छ भने तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हामी तपाईँका कथा व्यथालाई कार्यक्रममा स्थान दिनेछौँ र देश विदेशमा हुनुभएका धेरै साथीहरूको माझमा पुर्याइदिनेछौँ जसले गर्दा तपाईँको मन हलुका हुनेछ भनिन्छ पीडाहरू मनमै गुम्साएर राख्यो भने झन्झन बढ्छ अरे यदि त्यसलाई कसैको सामु पोखिदियो भने केही मात्रामा भए पनि त्यो पीडा कम हुन्छ अरे त्यसैले यदि तपाईँसँग पनि छन् तपाईँका जिन्दगीका भोगाएका कथाहरू भने निर्धक्कसँग हामीसँग बाँध्न सक्नुहुन्छ हामी वाचन गर्नेछौँ तपाईँका कथाहरू कार्यक्रम बल्झिरहने विगतमा तपाईँले यति बेला सुनिरहनु भएको यो आवाज हो अनुज खड्काको आज कार्यक्रम बल्झिरहने विगतको पहिलो श्रृङ्खला हो र यो पहिलो श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ आज सुनाउँछु म तपाईँलाई एउटा त्यस्तो मान्छेको कथा जसको मन आफैसँग छैन कतै हराएको छ अनि कसैले चोरेको छ उसको मन त्यही मन हराएको मान्छेको कथा सुनाउँदैछु म आज तपाईँलाई करोडौँ मान्छेहरूको भिडमा भेटिएको त्यो मान्छे जो आफै भित्र हराए जस्तो देखिन्छ उसको गम्भीरता र उदासीले सधैँ एउटा कुराको भाव झल्काइरहन्छ कि ऊ केही खोजिरहेको छ अथवा उसको केही अमूल्य वस्तु ऊबाट खोसिएको छ कतै हराएको छ अनि कतै बिलाएको छ र ऊ त्यसकै खोजीमा भौतारिरहेको छ उसको मन आफैसँग छैन र ऊ त्यही मन खोजिरहेको छ त्यही मन हराएको मान्छेको यो कथा आज सुनाउँदैछु म तपाईँलाई बसमा छैन मेरो मन बसमा छैन मेरो मन बढ्छ झन्झन मेरो धडकन खोजिरहन्छ यो पागल मन तर कसलाई किन कुन्नी थाहा छैन तर कसलाई किन कुन्नी थाहा छैन बसमा छैन मेरो मन पढ्छ झन्झन मेरो खोजिरहन्छ यो पागल मन तर कसलाई किन कुन्नी थाहा छैन तर कसलाई किन कुन्नी थाहा छैन हो चारैतिर फिजेको छ उनैको रूपको लालीमा डुलिरहन्छ पल मेरो आँखाको नानीमा मेरो आँखाको नानीमा तर को एउटा मान्छे जो स्वभावले निकै गम्भीर देखिन्छ उसका उदासी अनुहारहरूले सधैँ एउटै कुराको पुष्टि गर्छ कि उसको मन ऊ आफैसँग छैन आफ्नै बसमा छैन उसको मन कसैले चोरेको छ कतै हराएको छ अनि ऊ सधैँ एउटा कुराको खोजीमा छ उसको मन नै हो त्यो एउटा कुरा जुन उसले खोजिरहेको छ मैले भेटेको थिएँ त्यो मन हराएको मान्छेलाई केही दिन अगाडि उसका उदास अनुहार अनि कसैको खोजीमा थाके जस्ता देखिने ती आँखाहरू देखेर मैले सोधेको थिएँ उसलाई तपाईँ किन यति धेरै गम्भीर हुनुहुन्छ तपाईँको मनभित्र कुनै ठुलै पिर परेको छ हो भनेर तब उसले मन नलागे जसरी फिस्सा हाँस्दै भनेको थियो मेरो मनमा पिर होइन हजुर मेरो त मन नै छैन त्यसैले हो म त्यही मनको तलासमा भौतारिरहेको अनि यो सुनेर मैले अचम्म मान्दै सोधेको थिएँ के रे तपाईँको मन तपाईँसँग छैन अरे कोसँग छ त तपाईँको मन त्यसो भए तपाईँको मन पनि अरूसँग हुन्छ र तब उसले भन्यो मन त मेरै हो र हुनुपर्ने पनि मैसँग हो तर त्यो मसँग छैन अहिले यही नै साँचो हो जसलाई विश्वास गरेर मन सुम्पेको थिएँ उसैले जाँदा जाँदै मेरो मन पनि आफैसँग लिएर गइदिए सायद कहिल्यै पनि नफर्काउने गरी म भने त्यही चोरिएको मन फिर्ता पाउने आशामा खोजिरहन्छु डुलिरहन्छु अनि भौतारिरहन्छु मलाई थाहा छैन कि म त्यो कहिल्यै फिर्ता पाउँछु या पाउँदिनँ र पनि खोजिरहेको छु खोज्नलाई चाहिँ एक तमासले यति सुनेपछि म अक्क न बक्क भएर उसका अनुहारहरू निहालेर हेर्न थालेँ उसका कुराहरू मैले केही बुझ्नै सकिनँ बुझ्थेँ पनि कसरी उसका कुराहरू उसका ती भनाइहरू कुनै दार्शनिकको दार्शनिकको दर्शनशास्त्रभन्दा कम कहाँ थिए र त्यसैले पनि मैले केही बुझ्नै सकिनँ सायद यो कुरा उसले पनि भेउ पायो होला मेरा आँखामा उसका कुराहरू जान्ने जिज्ञासा उसले पनि प्रष्टसँग देख्यो होला त्यसैले अलि प्रष्टसँग खुलेर भन्न थाल्यो हजुरले मेरो कुरा बुझ्नु भएन क्यारे ल सुन्नुहोस् म सुनाउँछु तपाईँलाई मेरो विगत मेरो कथा जहाँ मैले मेरो मन हराएको थिएँ तब म निकै उत्साहित र चनाखा भएर उसको कुराहरूमा ध्यान दिन थालेँ ऊ भन्न थाल्यो कुरा आजभन्दा चार वर्ष अगाडिको हो जति बेला म एक्लै एक्लै हिँडिरहेको थिएँ जिन्दगीको गोरेटोहरूमा त्यति बेला म पनि अरू आम मान्छेहरू जस्तै हाँस्ने खेल्ने र रमाउने गर्थेँ मनमौजी विचारहरूमा स्वतन्त्र रूपले जिन्दगी बिताइरहेको थिएँ त्यति नै बेला त्यो मेरो जिन्दगीको एक्लो यात्रामा सहयात्री बन्न टुप्लुक्क कोही आइपुग्यो त्यसपछि मेरो एक्लो यात्रामा उसका पाइलाहरू पनि मसँगै हिँड्न थालेँ म पनि निकै खुसी थिएँ कि मैले मेरो सुख दुःखमा साथ दिने सहयात्री भेटेको थिएँ त्यति बेला उसको आगमनले मेरो जिन्दगी नै बदलिएको थियो जब मैले मेरो एक्लो यात्रामा उसको साथ पाएँ तब मैले निकै सहज भएको महसुस गरेको थिएँ जिन्दगी जिउनलाई किनकि ऊ मलाई हर कठिनाइसँग विजयी हुनलाई सधैँ उत्साह र हौसला थपिदिने गर्थे र म पनि उसको साथ पाएर जिन्दगीका हर बाधा अर्चनाहरूलाई झेल्दै आएको थिएँ यस्तो लाग्थ्यो यदि मैले उसको साथ यसै गरी पाइरहने हो भने म जिन्दगीका हर समस्याहरूलाई खुलेआम चुनौती दिन सक्छु त्यो सामर्थ्य उसले मभित्र थपिदिएकी थिए तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए सारा दुःख हाँस्दै झेल्थे जीवन साथी हुन पाए सारा दुख हाँस्दै झेल्थे जीवन साथी होना पाए जीवन मेरो रात जस्तै हुन्छ होला तिमी बिना जीवन मेरो रात जस्तै हुन्छ होला हाँगाबाट छुटिएको पात जस्तै हुन्छ होला हाँगाबाट छुटिएको पात जस्तै हुन्छ होला तिम्रो मेरो जस्तै गस्न पाए सारा बाधा हाँस्दै झेल्थे तिम्रो बने बाँच्न पाए हाम्रो यात्रा निरन्तर यसै गरी अघि बढिरहेको थियो त्यही यात्रामा हिँड्ने क्रममा उसले मेरो मन कतिखेर सुटुक्क चोरिसे मैले पत्तो नै पाइनँ केही समयपछि मलाई पनि यो कुरा महसुस भयो कि मेरो मन अब मसँग छैन भनेर किनकि मेरो मन त उसले चोरिसकेकी थिए मैले उसलाई त भनिनँ यो कुरा भन्नुपर्ने आवश्यकता पनि देखिनँ त्यसैले नभने पनि उसले बुझे कि होली भन्ने सोच्दथेँ म दिनहरू यसरी नै बित्दै गए ती दिनहरूसँग सँगै रातले पालुवा फेर्दै गयो उदाउँथ्यो हर बिहानी आशाका नौला किरणहरूसँगै अनि अस्ताउँथ्यो घाम सुनौला सपनाहरूसँगै फेरि जुन आउँथ्यो मनभरि उमङ्ग बोकेर दिनहरू यसै गरी कटिरहेका थिए त्यही यात्रामा हिँड्दा हिँड्दै मैले निकै सुन्दर सपनाहरू देख्न पुगेछु सधैँभरि उसको साथ पाउने आफ्नै हातले उसको सिउँदो रङ्गाउने अनि सधैँभरि सँगसँगै जीवन बिताउने दुःखमा सुखमा जहिले पनि उसको साथ पाउने तर मैले मेरा यी सपनाहरूलाई मनमै लुकाएर राखेँ अह खोलिन उसको अगाडि म के सोच्थेँ भने मेरा सबै मेरा जस्तै सपना उसका पनि होलान् मैसँग जीवन बिताउने फेरि माया त मनले महसुस गर्ने कुरा हो मुखले भन्नै पर्दैन मलाई विश्वास थियो कि उसले पनि मलाई उत्तिकै माया गर्छ जति मैले उसलाई गरेको छु होइन भने यसरी एक्लै एक्लै हिँडिरहेको मान्छेसँग किन नजिकिन्थी र ऊ किन मेरा हर कठिनाइहरूमा सहभागी हुन आइपुग्थे यस्तै लाग्थ्यो मलाई तर यात्रामा भेटिने हर कोही मान्छेलाई सहयात्री सम्झने भुल कहिल्यै पनि गर्नु हुँदैन रहेछ हामीले किनभने तिनीहरू जसरी भेटिन आइपुगेका थिए उसै गरी छुट्टिन्छन् पनि एक दिन अनि देखेका सबै सबै सपनाहरू बालुवाको घरसरी भत्किएर जान्छन् अधुरै रहन्छन् अनि आँसु बनी दर्किन्छन् आँखाबाट हाम्रा अधुरा सपनाहरू मेरो जिन्दगीमा पनि यस्तै भएको थियो मेरो एक्लो यात्रामा आफ्ना पाइला मिसाउन आएकी थियो मैले भने उसलाई सहयात्री सम्झन पुगेँ र आफ्नो सबै थोक उही नै हो भनेर सर्वस्व सुम्पिदिएँ आफ्नो मन मुटु धड्कन सबै सबै तर जब हामीले हिँडिरहेको यात्रामा एउटा दो बाटो आयो जानुपर्ने बाटो अन्तै थियो मेरो तब अनायासै पाइला मोडेर अन्तै बाटो गयो बाटो मोडेर छैन आज भोलि तिम्रो के हाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ गयो मायामै संसार हरेको छ भन्थे मायाले नै मेरो संसार डुबायो हो मायामै संसार बढेको छ भन्थे मायाले नै मेरो संसार डुबायो जसको निम्ति मैले जीवन अर्पण गरे उसैले मलाई पल पल रुवायो पल पल रुवायो उसले यति भनिसक्दा नसक्दै उसका आँखाहरूबाट बरबर आँसु दर्किसकेका थिए तब मैले उसका कुराहरूलाई बिचैमा काटेर सोधेँ आखिर तपाईँको जिन्दगीमा खास भएको चाहिँ के थियो को हुन् तिनी जसले तपाईँलाई आज यसरी पानी बिनाको माछु जस्तै बनाएर छाडेर गइन् र किन के कारणले छाडेर गइन् उनले तपाईँलाई तब उसले सुक्क सुक्क गर्दै भन्न थाल्यो कुरा आजभन्दा करिब करिब सात वर्ष अगाडिको हो जति बेला हामी आफ्नै गाउँमा थियौँ उनी अनि म एउटै गाउँमा सँगै हुर्केका सँगै खेलेका अनि सँगै घाँस दौरा गर्थ्यौँ हामी यही क्रममा बिस्तारै बिस्तारै उसले मेरो मनभित्र राज गर्न थाली मेरो मनभित्र राज गर्न थालिसकेकी थिए निकै मन पर्थ्यो मलाई उनी अनि धेरै माया गर्थेँ म उनलाई एक दिन उसलाई भेट्न पाइनँ भने पागल जस्तै हुन्थेँ म कहाँ देखु कहाँ भेटौँ भइरहन्थ्यो उसलाई अनि उसले पनि मलाई उत्तिकै माया गर्थे तर हाम्रो गाउँ रोल्पाको एउटा विकट ठाउँमा थियो जहाँ जातित्वको भेदभाव थियो त्यसैले उनी डराउँथिन् हाम्रो सम्बन्धसँग कारण म समाजमा ठुलो जातको थिएँ अनि उनी म भन्दा सानो जातकी केटी थिइन् उनी समाजले हेला गर्ने परियार थर्की केटी थिइन् तर हामी एक अर्कालाई धेरै माया गर्थ्यौँ भन्न त उसले भनेकी थिए कि तपाईँ त म भन्दा ठुलो जातको मान्छे मैले छोएको त पानी पनि चल्दैन अनि कसरी हाम्रो सम्बन्धलाई यो समाजले स्वीकार्छ तब म भन्थेँ उसलाई लाटी माया पनि जात र भात हेरेर गरिन्छ र मायामा त जात र भात हुँदैन माया त मनदेखि गरिन्छ म पनि यो मनदेखि नै तिमीलाई माया गर्छु यदि यो समाजले र मेरो परिवारले तिमीलाई स्वीकारेनन् भने हामी यो समाज नै छाडेर कहीँ टाढा गएर एउटा सुखी परिवार बसाउँला तिमी चिन्ता नगर म तिमीलाई जीवनको अन्त्यसम्म पनि साथ दिनेछु कहिल्यै छोड्ने छैन तिम्रो साथ भनेर दिनहरू यसरी नै बितिरहेका थिए हामी एउटै गाउँमा भएको कारण प्राय सधैँ जसो भेट हुन्थ्यो हाम्रो यत्तिकैमा एक कान दुई कान मैदान भने झैँ गाउँभरि हाम्रो सम्बन्धको बारेमा चर्चा चल्न थाल्यो यो कुरो मेरो घर र उसको घरमा पनि पुग्यो र मलाई बुबाले गर्नुसम्म गाली गर्नुभयो उसलाई पनि घरमा त्यस्तै दबाब दिनुभएछ उसका बुबा आमाहरूले तब हामीलाई एकअर्कासँग भेट्नबाट वञ्चित गरियो यी दिनहरूमा हामी प्रतिको माया झनै झाङ्गिएर आयो अनि एक दिन मैले आँट गरेरै उसलाई भेट्न गएँ तब उसको त भोलि विवाहको कुरो हुँदै रहेछ जब यो कुरा थाहा पाएँ तब मैले म माथि आकाश खसेको महसुस गरेँ केही बोल्नै सकिनँ आँखाभरि आँसु लिएर हेरिरहे उसका कलेटी परेका ओठहरूमा ऊ पनि रोइरहेकी थिए र रुँदै मलाई अङ्गालो हाल्न झम्टी र भन्न थाली म तिमी बिना बाँच्न सक्दिनँ बिन्ती छ मलाई भगाएर लैजाऊ यो समाजबाट धेरै टाढा यति टाढा कि जहाँ तिमी र म अनि हाम्रो मायाको संसार मात्र होस् लैजाऊ मलाई त्यस्तो ठाउँमा भन्दै रुन थाली ऊ मेरो अङ्गालोमा तब मैले पनि केही सोच्नै सकिनँ र त्यो गाउँ र घरलाई छाडेर उसलाई लिएर भाग्ने निर्णय गरे हामी भागेर काठमाडौँ गयौँ तर हामीसँग काठमाडौँ पुग्दासम्म त घोजीमा एक पैसो पनि थिएन पैसाका लागि काम खोज्नमा भौतारिन थाल्यौँ र यस्तै क्रममा काम खोज्दै जाने क्रममा मैले मेरै गाउँको एकजना साथीलाई भेटेँ ऊ त धेरै पहिले नै काठमाडौँ आएको थियो उसँग यसरी अकस्मात भेट भएपछि उसले आश्चर्य मान्दै आफ्नो कोठामा जान अनुरोध गर्यो मलाई मैले आफ्नो सम्पूर्ण वृत्तान्त बताइदिएँ त्यसपछि उसले हामीलाई तिमीहरू भोकाएका होलाऊ म तिमीहरूको लागि खा खाजा लिएर आउँछु भन्दै कोठाबाट बाहिरियो तर उसले त मेरो घरमा बुबालाई फोन गरिदिएछ बाहिरबाट त्यो दिन त उसले खाजा लिएर आयो र हामीलाई खुवायो पनि अनि काम नपाउन्जेल तिमीहरू यही मेरै कोठामा बसे हुन्छ भनेर सान्त्वना दियो र हामी पनि ढुक्क भएका थियौँ तर भोलिपल्ट म तरकारी लिन दोकान गएको बेलामा मेरो बुबालाई अनि त्यो त्यो मेरो साथीलाई मैले कुरा गरिरहेको देखेँ रोडको छेउमा सायद उसले मेरै बारेमा भन्दै थियो मेरो बुबासँग तब मैले हतार हतार गरेर कोठामा गएँ उनीलाई पनि सँगै लिएर त्यहाँबाट भागिहालेँ किनकि मलाई थाहा थियो मेरो बुबा मलाई नै लिन आउनुभएको हो त्यो मेरो साथीले मलाई घात गरेको हो भनेर एकचोटि स्कुलमा हाम्रो ठुलो झगडा भएको थियो सायद सानोको बदला लिन चाहन्थ्यो उसले मबाट त्यहाँबाट भागेर हामी बुटवल गयौँ एउटा सामानले भरिएको ट्रकमा चढेर किनकि बसमा जानलाई हामीसँग पैसो थिएन त्यसैले ट्रकको ड्राइभरसँग रोइ कराई बिन्ती गरेर ट्रकमा चढेर हामी बुटवल आएका थियौँ दोनों तो प्रेमी दुनिया छोड़ चले जीवन की हम सारी रस्में तोड़ चले हम दोनों तो प्रेमी दुनिया छोड़ चले जीवन की ट्रकले सामान झार्नुपर्ने रहेछ हामीलाई पनि त्यहीँ उतारिदियो र त्यो ड्राइभरले हामीसँग सोध्यो अब यहाँबाट तिमीहरू कहाँ जान्छौ तब मैले भने हेरौँ अब जिन्दगीले कहाँ पुर्याउँछ तब ड्राइभरले भन्यो यो बिरानो सहरमा के गर्छौ के खान्छौ बरु यहाँ सामान झार्नको लागि एउटा मान्छे चाहिएको छ सधैँ यहीँ बस्नको लागि हो बस्छौ त तिमीहरू म कुरा गरिदिउँ भनेर सोधेँ तब मैले भने लौ न हजुर त्यति गरिदिनु भयो भने त तपाईँको गुण जिन्दगीभरि याद गर्ने थिएँ म तब उसले मलाई त्यहाँ काम लगाइदियो काम थियो ट्रकमा लोड भएर आएका सामानहरू झार्ने अनि एउटा कोठा पनि दिएको थियो हामीलाई लगभग आधा घन्टा लाग्थ्यो काम गर्ने ठाउँसम्म आउनलाई त्यहाँ मेरी उनी अनि म मात्रै बस्थ्यौँ म सधैँ बिहान काम गर्न आउँथेँ र मेरी उनी चाहिँ घरमै खाना बनाएर बस्थिन् दिनहरू यसरी नै बितिरहेका थिए तर पछि पछि उसको व्यवहारमा केही परिवर्तन आउन थाल्यो जहिले पनि झर्केर बोल्ने कहिले खानै नपकाइदिने उसमा यो परिवर्तन कसरी आयो त्यो त मैले बुझिनँ म चुपचाप सही रहेँ उसका हर करतुतहरू किनकि म धेरै नै माया गर्थेँ उसलाई यस्तो लाग्थ्यो कि उसका पनि कति रहरहरू होलान् जुन मैले पुरा गरिदिन सकेको छैन त्यसैले रिसाएकी होली भन्ने सोच्थेँ म तर कुरा अर्कै रहेछ ऊ त मलाई छाडेर त्यही हाम्रै काम गर्ने ठाउँमा ट्रक चलाउने एउटा ड्राइभरसँग माया गर्न थालेकी रहेछ उसलाई अब मेरो भन्दा बढी उसको माया लाग्न थालिसकेको रहेछ एक दिनको कुरा हो जब म बेलुका कामबाट घर फर्केँ तब ऊ घरमा थिइनँ बिहानका भाँडाहरू पनि सबै जुठै थिए र उसका एउटा पनि लुगाफाटाहरू थिएनन् कोठामा मैले चारैतिर खोजेँ वरिपरिका सबैलाई सोधेँ तर कतै फेला पारिन तब मलाई त्यही कोठाभन्दा अलि अगाडिपट्टि घर भएको एउटा बाजेले भन्नुभयो तिम्रो श्रीमती त आज दिउँसो एउटा लोग्ने मान्छेसँग आफ्नो सबै कुम्लो बाँधेर गइन् तर कहाँ गइन् त्यो मलाई पनि थाहा छैन त्यसपछि धेरै कठिन भयो मलाई जिन्दगीको यात्रामा पहिले भन्दा पनि धेरै कठिन भयो किनकि उसलाई नभेट्दासम्म त मेरो मन मैसँग थियो जब उसलाई भेटेँ मैले मेरो मन उसलाई सुम्पिदिएँ तर निष्ठुरीले जाँदा जाँदै मेरो मन पनि आफैसँग लिएर गइदिए त्यसैले मन हराएर पनि बाँच्न बाध्य भएँ म केही मनको खोजीमा भौतारिरहेको छु आजसम्म तर फेला पार्न भने अझै पनि सकेको छैन आशा छ कुनै दिन म त्यो मेरो मन फेरि फिर्ता पाउनेछु अनि पहिले जस्तै अरू आम मान्छेहरू जसरी नै जिन्दगी बिताउनेछु त्यही आशामा आजसम्म बाँचिरहेको छु र अब अगाडि पनि बाँच्नु छ मैले यति हो मेरो कथा यति सुनेपछि म भुल्ल परेँ यति धेरै माया गर्ने मान्छेलाई घात गरेर कहाँ गई होली त्यो पापिनी जसले जात भात केही भनेन जसले मुटुभरिको माया उसकै निम्ति साँचेको थियो उसैलाई पीडामा पारे अर्कैसँग हिँडिछे धिक्कार छ उसलाई अनि उसको जिन्दगीलाई म यस्तै यस्तै भन्दै थिएँ तर ऊ त अघि नै उठेर हिँडिसकेको रहेछ निकै पर पुगिसकेको रहेछ मैले चिच्याएर बोलाएँ तर उसले सुने पनि नसुने जस्तै गरी हिँडिरह्यो मात्रै हिँडिरह्यो हेर्दा हेर्दै कतिखेर मेरो आँखाबाट ओझेल पर्यो मैले भेउसम्म पनि पाइनँ यसरी नै टुङ्गियो उसको जिन्दगीको एउटा कथा जिन्दगी यो यस्तै छ किस्ताबन्दी साहुको ऋण तिरे जस्तै छ जिन्दगी यो यस्तै छ किस्ताबन्दी साहुको ऋण तिरे जस्तै छ अन्त्यसँगै आजको कार्यक्रमको निर्धारित समयले पनि नेटो काट्नै आँटिसकेको छ अब अर्को हप्ताको राति यसै समयमा फेरि उपस्थित हुने नै छौँ तपाईँलाई यो हप्ताको कार्यक्रम कस्तो लाग्यो यदि कुनै सल्लाह सुझाव अथवा प्रतिक्रियाहरू छन् भने शून्य छप्पन्न पाँच तिरासी सात सय बहत्तरमा सम्पर्क गरेर हामीलाई कार्यक्रमको बारेमा प्रतिक्रियाहरू दिन सक्नुहुन्छ यदि तपाईँसँग पनि यस्तै विगतका कथाहरू छन् भने र ती कथाहरूलाई कार्यक्रममा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला आगामी दिनहरूमा हामी तपाईँको भोगाई तपाईँको कथालाई पनि कार्यक्रममा वाचन गर्ने नै छौँ हस्त अब फेरि अर्को हप्ता यस्तै तपाईँको विगतको कथा लिएर उपस्थित हुने नै छौँ त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता अनुज खड्का पनि बिदा हुने अनुमति चाहन्छु शुभरात्रि